कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरूमा प्राविधिक मित्र शशीन्द्र गौतमका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन आजको अजर अमर गीतको श्रृंखला सत्रयौं श्रृंखलामा हामी सादर समर्पण गर्नेछौ गीतहरू ती शालीन स्रष्टाहरूमा जसको पुण्यतिथि हिजो परेको थियो गायिका अरूणा लामा त्यसै गरिकन हिजो जन्मदिन परेको थियो गीतकार डाक्टर राममान त्रिषितको र हिजैको दिन पुण्यतिथि परेको थियो समादरणीय संगीतकार हुतराज शर्माको उहाँहरू सबैमा आजको कार्यक्रम स्नेहपूर्वक समर्पित छ स्वर सम्राज्ञी अरूणा लामाको जन्म दार्जीलिङको घुम पहाड़मा भयो उन्नाइस सय पैंतालिसको सेप्टेम्बर नौ तारीकमा एघार वर्षको उमेरमा अरूणा लामाले गोर्खा दुःख निवारक संघको मञ्चमा गायनमा प्रवेश गरिन् र उन्नाइस सय एकसाठी जनवरीमा भूपी शेरचनको गीत अम्बर गुरूङको संगीतमा रेकर्ड गरिन् किन यौवन उदास उदास छ मेरो किन नयन निराश निराश छ मेरो किन आउँदैन पतझडको अन्त बसन्त किन जीवन एकनाश एकनाश छ मेरो मेरो निद लुटी निद्रा मग्न छ जो ऊ भ्युजिने किन आश छ मेरो सुस्केराको घेरामा सास फेर्नेलाई किन मुटुमा धडकनको बास छ मेरो छ रातको हातमा मेरो प्रातको आत्मा किन हरेक क्षण दर्दको बास छ मेरो न चाँद तारा छ न कतै किनारा छ किन यात्रा एक्लास एक्लास छ मेरो किन यौवन उदास उदास छ मेरो किन नयन निराश निराश छ मेरो यही गीत सुनेपछि निबन्धकार शंकर लामी छानेले संगीतकार अम्बर गुरूङलाई भेट्न गए दार्जीलिङमा र पहिलो भेट भयो दुई स्रष्टाको ग्लेनियस रेस्टुरेन्टमा र यो भेटपछि अम्बर र शंकरले धेरै जीवन संगीत गीत र साहित्यमा बिताए र त्यसलाई बिम्ब प्रतिविम्बमा रूपांकित गरे र पुस्तकको रूपमा प्रकाशित गरे शंकर लामिछानेले भविष्यका नेपालका एघार जना मान्नुपर्ने श्रष्टाका रूपमा अम्बर गुरूङलाई पनि प्रस्तुत गरे आफ्नो कृति बिम्ब प्रतिविम्ब अम्बरको संगीतमा सुनेको अरूणाको स्वरलाई त्यति बेला नै शंकरले एक उच्च आवाज भनेर सम्मान गरेका थिए अर्ण लामाको विवाह भयो उन्नाइस सय चौसाठीमा शरण प्रधानसँग नौ जुलाईको दिनमा नौ सेप्टेम्बरमा जन्मिएकी अर्णाको नौ जुलाईमा विवाह हुनु नौ उनको लागि शुभ अंक ठहरियो तर शरणसँग उनको जीवन एघार वर्ष चान्चुन मात्र रहयो यसपछि शरण प्रधानको तीस वर्षको उमेरमा अवसान भयो र नेपाली संगीतमा ठूलो क्षय भयो तर शरण प्रधानले तीस वर्षको उमेरमा धेरै राम्रा गीतहरू नेपाली समाजलाई दिएर गए र अरूणाको स्वरमा जादु भएर गए त्यति बेला अरूणा लामाको स्वरमा शरण प्रधानको शब्द र संगीतको यो गीत आजको अजर अमर गीतहरूको पुरानो सन्दुषबाट

सोह्र वर्षको उमेरमा आफ्नो आवाजलाई रेकर्ड गरेर अरूणा लामाले नेपाली जनसमाजलाई ठूलो देन दिएकी थिइन् तर अरूणा लामाको जीवन पनि वियोग त्रास संघर्षमै बित्यो यही गीतमा शरण प्रधानले लेखे अरूणा लामाको लागि खुशी मेरो घर आउँदा मैले ढोका खोलिदिए नेपाली गीतमा सम्भवतः ढोकाको प्रयोग यसरी पहिलो पटक भएको थियो शरण प्रधानको कलमबाट यसको धेरै वर्षपछि मात्र आसामका कवि गीतकार हरिभक्त कटवालले किन किन मलाई तिम्रै जिन्दगीको ढोका खोलौं खोलौं लाग्छ भनेर ढोका प्रयोग गरे त्यसको धेरै वर्षपछि मात्र कविवर माधव घिमिरेले मालती मंगलेमा ढोका खोल मालती ढोका खोल भनेर ढोकाको प्रयोग गरे आजकल संविधान सभामा पनि त्यही कुरा चलिरहेको छ भित्रबाट ढोका लाइएको छ बाहिर ढोका खोला भनेर मान्छे कराइरहेका छन् ढोका नखोलिकन वार्ता कसरी हुने बेला बेलामा पत्रिकामा कार्टुन पनि आइरहेका छन् ढोकाका बारेमा धेरै कुराकानी छन् अर्ण लामाका बारेमा विशेष कार्यक्रम आगामी आइतबार अझ अमर गीतहरूमा सुन्न सक्नुहुनेछ आगामी आइतबार सम्पूर्ण कार्यक्रम स्वर सम्राज्ञी अर्ण लामामा समर्पित हुनेछ आजको कार्यक्रम शुरू हुनुभन्दा अगाडि हामीलाई धेरैले शुभेच्छा पठाउनु भएको छ तर सबभन्दा पहिला हाम्रो ट्विटरमा हामीलाई मेन्शन गर्नुभएको छ धरानबाट प्रभात घिमिरेले धरानमा उज्यालो सुन्न पाइन्न एडिसिएलबाट अनलाइन सुन्नु सपना हो र सपनाको कुरा हो भनेर उहाँ लेख्नुभएको छ प्रभातजी यहाँले गर्नुभएको दुःखको लागि हामी यहाँलाई आभार व्यक्त गर्दछौं आजको कार्यक्रम हाम्रा श्रष्टाहरू जसको हिजो पुण्यतिथि परेको थियो र जसको भोलि पनि पुण्यतिथि परेको छ ती सबै श्रष्टामा समर्पित छ गायक बटुकृष्ण ज्वाला गीतकार राम मान्त्रिसित त्यसै गरिकन समादरणीय संगीतकार हुतराज शर्मा र सबै कार्यक्रमको तयारी भन्दा अगाडि नै हामीले यो कुरालाई फेसबुक र ट्विटरमा जानकारी गराउँदा हामीलाई सविता वैद्य दीपक थापा इन्द्र भट्टराई कृष्ण केसी जो यति बेला फुजारा युएमा हुनुहुन्छ राजेश्वर उदय जो यति बेला पाल्पामा हुनुहुन्छ मनोज कुलुङ विनोद लामा कृष्ण किशन ढुङ्गाना जो, जोगमेहर माझी र त्यसै गरी जेबी गाउँले अमृत थापा कमल कार्की किसान विकी रोहित राणा उत्तम खत्रीले शुभेच्छा पठाउनु भएको छ यहाँ सबैप्रति हार्दिक आभार व्यक्त गर्दै अब हामी संगीतकार हुतराज शर्माका बारेमा चर्चा गर्नेछौ हुतराज शर्माको जन्म उन्नाइस सय नब्बे माघ दुई गते भयो त्यो माघ दुई गते एउटा भयावह दिन थियो काठमाण्डुमा जुद्ध शमशेरको शासनकाल उनी कलकत्ता भ्रमणमा थिए काठमाण्डुमा भुइँचालो गयो भुइँचालो बाजा बजाएर आउँदैन तर भुइँचालो आउँदा खतरै हुन्छ उद्राज शर्माकी आमा पशुपतिनाथ दर्शन गरेर घर फर्किँदै थिइन् घण्टाघर मुनि आइपुग्दा निकै डरलाग्दो भुइँचालो आएर हुत्तिएर उनी त्रिचन्द्र कलेजभित्र शरण लिन पुगिन् र त्यही जन्मिए संगीतकार उद्राज शर्मा नब्बे सालको भुइँचालोले हुत्याएर जन्मिएको हुनाले नै उनको नाम हुतराज राखिएको भन्ने उनको परिवारको दावी छ उनका छरछिमेकको यो यस किसिमको सर्वेक्षण पनि छ हुतराज शर्माको घर स्वर सम्राट नारायण गोपालको किलागलको जन्म घर भन्दा तेइस चौबीस घर पर पर्छ दुवैका बीचमा निकै घनिष्ठता थियो तर नारायण गोपाल र हुतराजको सबै कुरा चल्थ्यो संगीत जलपान र अन्य विविध क्षेत्रका कुराकानीहरू तर दुवैले एक अर्काका गीत संगीत गाउन र सुनाउन भ्याएनन् अथवा नारायण गोपालले हुतराज शर्माको संगीतमा गीत गाउन पाएनन् भने हुतराजले पनि नारायण गोपाललाई आफ्नो गीत दिन पाएनन् तर हुतराज शर्मा एक आदरणीय संगीतकार किन थिए भने त्यति बेलाका चर्चित गायक प्रेमदोज प्रधान मानिक रत्न जस्ता गायकहरूले पनि कोही संगीत सिक्न चाहन्छन् वा आफू कहाँ आए भने उतराज शर्मा कहाँ पठाउँथे जस्तो योगेश वैदी दीप तारा ताम्राकार रमेश ताम्राकार यी धेरै कलाकारहरू हुतरा शर्मा कहाँबाट प्रशिक्षित भएका हुन् र उदित नारायण झा त लामो समयसम्म हुतरा शर्माकै सरसंगतमा उनकै घर छेउछेउमा बसेका थिए हुतराज शर्माको संगीतमा धेरै कलाकारले गाएका छन् तर योगेश वैद्यले गाएको एउटा गीत जसलाई त्यति बेलाको समाजमा नारीको इज्जतको लागि लेखिएको गीत भनेर निकै प्रशंसा गरिएको थियो रत्न शमशेर थापाको शब्द हुतराज शर्माको संगीत योगेश वैद्यको स्वरमा भारी सभामा नमाने कतिला उडाउन खोज्नु अपराध नेपाल बोल्नु पर्दछ हाम्रो सुरिलो आवाजमा हाम्रो सुरिलो आवाजमा उदराज शर्माको संगीत योगेश वैद्यको स्वर रत्न थापाको शब्दमा आज हामीले सम्झना गरिरहेका श्रद्धेय संगीतकार उदराज शर्माको यो उन्नाइस सय नब्बे माघ दुई गते काठमाण्डुमा जन्मिनुभएका हुदराज शर्माको देहान्त दुई हजार अडचालिस साल चैत्रको होलीको दिनमा भयो हुदराज शर्मा सादा जीवन उच्च विचार भएका एक कलाकार थिए टोपी सर्ट र लुज प्यान्ट र कहिलेकाहीँ चप्पल र कहिलेकाहीँ टिन सुज लगाएर हिँड्थे लामो सल ओढ्ने उनको जवानीदेखि कुनै शोक थियो र निधारमा टीका र जहिले पनि हतार र व्यस्ततामा उनको समय बितिरहेको हुन्थ्यो कुनै एक दिन रेडियो नेपालमा पुसको जाडो महिनामा हुदराज शर्माको एउटा गीतले डेट पाएको हुन्छ त्यति बेला रेड नेपालले कलाकार विशेषलाई किसिमको डेट उपलब्ध गराउँथ्यो उधराज शर्मा रेड नेपालमा त्यति बेला बाधकको रूपमा आबद्ध थिए त्यो डेटमा उनलाई एउटा कुनै गीत रेकर्ड गर्नु थियो नयाँ गायक हिक्मत मालीको निरशाहको शब्द बिन्ती छ आँसु नझार बोलको त्यस गीतलाई हिक्मत मालीले गाउनुपर्ने थियो शर्मा निकै हतारमा हिक्मत मालिन लिएर आउँछन् अभ्यास गराउँछन् वादकलाई जुटाउँछन् र गीत रेकर्डिङ हुन्छ निकै मुस्किलले त्यति बेला उत्तराज शर्माको चिट पसिना अहिलेको निधारमा एउटा सन्तुष्टिको रेखा देखिन्छ कि यो केटोले गायो आज हिक्मत माली पनि अस्वस्थ छन् उनको पनि स्वास्थ्य लाभको कामना गर्छौं र सम्झना हुतराज शर्माको हुतराज शर्माका परिवारमा उनका एक छोरा छन् जो आफै पनि अब एक कुशल गायक संगीतकार भइसकेका छन् र उनका चार छोरी कोही मीडियामा सम्बद्ध छन् कोही विदेशमा छन् र हुदराज शर्माकी पत्नी जोसँग नारायण गोपालको अत्यन्त पारिवारिक सम्बन्ध थियो र नारायण गोपालले एकपटक हुदराज शर्माकी पत्नीलाई भन्नुभयो मेरो कुनै एउटा नराम्रो गीत अगाडि ल्याइदिनुहोस् भाउजू म आफ्नै खुट्टाले किल्चेर त्यसलाई नष्ट गरिदिन्छु नारायण गोपालले यसरी भन्न सक्ने एउटै घर थियो काठमाडौँमा हुद्रा शर्माको घर तर दुर्भाग्यवश नारायण गोपालले हुद्रा शर्माका कुनै गीतलाई रेकर्ड गर्न पाएनन् गाउन अभ्यास गर्न वा मंचमा त उनले धेरै गाए तर उनले रेकर्ड गर्न पाएनन् हुद्रा शर्माका प्रिय कलाकारहरू धेरै थिए सत्यनारायण राज राजभण्डारी द्वारिकालाल जोशी र ताम्राकार कल्याण रिमाल बिजु रिमाल मीरा राणा तर आज हामीले नारायण गोपालको गीत उदरा शर्माको संगीतमा पाउन सकेका छैनौं यहाँ प्रस्तुत छ आज दोस्रो गीत मीरा राणाको स्वर वृष रावलको शब्दमा को स्वर वृख राहुलको शब्दमा आज हामीले सम्झना गरिरहेका श्रद्धेय संगीतकार हुतराज शर्माको संगीतमा गीतमा शास्त्रीयता शब्दमा गजल शैलीको बुनोट अनि संगीत संयोजनमा शालीनता उदराज शर्माको गीतको विशेषता थियो हुतराज शर्मा स्वयं नै एक कुशल संगीतकार शब्द संगीतलाई अत्यन्त माया गर्ने र स्वरलाई सम्मान गर्ने श्रेष्ठा थिए रेडियो नेपालको पुरानो स्टुडियोको आँगनमा हुतराज शर्मा दौड़िरहेको हतारिरहेको र कलाकार वाद्यवादकहरूलाई नमस्कार आदान प्रदान गरिरहेको ती सम्झनाले आज पनि कैयौं कलाकारलाई यो याद हुन सक्छ आजको कार्यक्रम प्रसारण हुँदै गर्दा हामीलाई हाम्रा श्रद्धेय लेखक अतृप्त पाण्डेले सन्देश पठाउनु भएको छ रात्रिकालीन अभिवादन असारेमा रहनु भएको तीन सर्जकप्रति हार्दिक श्रद्धांजलि दिदी अरूणा लामाको यो हृदयलाई सुनाइदिनु भएकोमा साधुवाद छ मेरो आज त्यसो भए दाई नारायण गोपालको मैले पुण्य मन पराए सुन्न पाइन्छ होला भनेर उहाँ लेख्नु भएको छ त्यसै गरिकन चर्चित संगीतकार उत्तरा शर्माका बारेमा उहाँले यो कार्यक्रम तयार पार्नुभएकोमा आभार पनि व्यक्त गर्नुभएको छ श्रद्धेय मित्र एवं श्रोताहरूको शुभेच्छालाई हामी धन्यवाद व्यक्त गर्दछौं त्यसै गरिकन ग्रेस खालिङ लेख्नुहुन्छ अरूणा दिदीको पुरानो गीत सुन्न पाइयो स्कूल कलेजको दिन याद आयो अरूणा दिदीको हर गीत कण्ठ थियो ढोकाको प्रसंग झन मन पर्यो अर्ण लामाका बारेमा विशेष कार्यक्रम हामी आगामी आइतबार तयार गर्नेछौ र सम्पूर्ण अर्ण लामाका पुराना गीतलाई संचयन गरेर अजर अमर गीतहरूको त्यो श्रृंखलालाई सजाउनेछौं हुतराज शर्माको संगीतमा आफ्नो स्वरलाई प्रस्तुत गर्ने धेरै कलाकार मध्ये एक गायक हुन् द्वारिकालाल जोशी द्वारिकालाल आफै पनि राम्रो संगीतकार र राम्रो संकलक पनि मानिन्थे र उनले हुदराज शर्मालाई सम्मानका साथ किरण खरेलको शब्दमा गाएका छन् मेरी माया मलाई मेरी माया मलाई सम्झे दिन भरि रोली राति पनि रुँदा रुँदै निदाउँले भोले मेरी माया मलाई सम्झे दिन भरि राति पनि रुँदा रुँदै निदा द्वारिकालाल जोशी रुद्राज शर्मा र किरण खरेलको यो संयुक्ति थियो आदरणीय संगीतकार हुतराज शर्माको सम्झनामा हुतराज शर्माको जन्म काठमाण्डुमा भए र काठमाण्डुकै वरपर उनको सांगीतिक जीवन शुरू भयो र उनले धेरै नयाँ गायक गायिकालाई सांगीतिक माहौल दिए र उनलाई नेपाली जनसमाजले सम्झने वा उनको नाममा कुनै विश्राङ निकाल्ने वा कुनै स्मृति सभा गर्ने कुनै सन्दर्भ नै जुटाउन सकेन जसरी शरण प्रधानको वैशाख बीस गति दुई हजार एकतीस सालमा देहान्त भएको समय एकपटक सम्पूर्ण कलाकारले सम्झना गरेर शोकसभा गरे त्यसपछि शरण प्रधानलाई न यताका न उताका कुनै कलाकारले सम्झेको पाइँदैन आज हामी ती सबै श्रष्टाहरूलाई सम्मानका साथ सम्झिँदैछौ भोलि माघ तेइस गते गायक संगीतकार गीतकार बटुकृष्ण ज्वालाको पुण्यतिथि बटुकृष्ण ज्वालाको काठमाण्डुमा उन्नाइस सय उनान्से फागुन तेइसका दिन जन्म भयो उनी हुतराज शर्मा भन्दा नौ वर्ष कान्छा थिए बटुकृष्ण ज्वाला जो थरले सिलवाल थिए बटुकृष्ण ज्वालाको असनको एकजना नेवारनीसँग प्रेम शुरू भयो दरबार हाई स्कूलमा नौ दश क्लास पढ्दै गर्दा र उनले ती नेवारनीसँग विवाह गरे तर त्यति बेलाको जातीय भेदभावका कारण महिलाको परिवारबाट बटुकृष्ण ज्वालालाई स्वीकार गरिएन र ती महिलालाई फेरि माइती लिएर गएर अन्त कतै बिहा भएपछि बटुकृष्ण ज्वाला मानसिक रूपले असन्तुलन भए र उनको जीवन त्यसपछि अलिकति बिथोलिँदै गयो त्यसो भएको धेरै वर्षपछि उनका मित्र गीतकार किरण खरेलले किरण खरेलकै ससुराली साइडतिर नुवाकोटतिर एक महिलालाई छानेर बटुकृष्ण ज्वालासँग विवाह गराइदिए तर त्यस विवाहबाट पनि बटुकृष्ण खुशी भएको देखिएन वैवाहिक जीवन त्यसपछि पनि असफल भएपछि बटुकृष्ण ज्वालाको दुई हजार पचास साल माघ तेइस गतेका दिन निधन भयो त्यही दिन त्यही तिथि भोलि परेको छ बटुकृष्ण ज्वालालाई सम्मानका साथ स्नेहका साथ सम्झना गर्दै किरण खरेलको शब्द बटुकृष्ण ज्वालाको संगीतमा यो गीत चांदनी कहाँ छा छैन नि ए अध्यारा फन रोशनी कहाँ छ गएको यो फुल हुँ फुलेको पर्खेर त्यो बसन्त जो छैन ल झरेको जो छैन ल झरेको फुल हो टुहोरा हनुमालिनी कहाँ छ मेरो चाँदनी कहाँ छ काठमाडौँ क्षेत्रपाटी पकनाजोलको बीचमा जन्मिनुभएका बटुकृष्ण ज्वालाको भोलि माघ तेइस गते पुण्यतिथि र उहाँलाई श्रद्धा सुमन अर्पण गर्दै उहाँको यो गीतलाई किरण खरेलको शब्दमा प्रस्तुत गर्यो किरण खरेलको गीतलाई बटुकृष्ण ज्वालाले अहिले विश्वज्योति हल रहेको ठाउँको सँगै सेतो दरबारमा टिकटमा यी गीतहरूलाई मञ्चन गरेका थिए त्यति बेला उनको गीतमा भीमबहादुर गुरूङले नाचेर प्रस्तुत गरेका थिए चञ्चले आँखाले हो हे दूरका सितारा जस्ता गीतहरू र बटुकृष्ण ज्वालाले सुनिता रेग्मीसँग पनि एउटा युगल गीत गाउनुभएको छ त्यो गीत हामीलाई बटुकृष्ण ज्वालाको परिवारबाट आगामी हप्ता प्राप्त हुनेछ त्यसपछि हामी सोमबारको श्रृंखलामा अवश्य बजाउने नै छौं आज बटुकृष्ण ज्वालाको सम्झना यति नै र हिजोको दिन डाक्टर राममान त्रिषितको जन्म दिनुपर्छ उनको जन्म उन्नाइस सय सन्तानब्बे सालमा भएको थियो डाक्टर राममान त्रिषितको गीत गाएर स्वर सम्राट नारायण गोपालले रेडियो नेपालमा टेस्ट दिएका थिए प्रेमदोज प्रधान र मानिक रत्नको युगल संगीतमा प्रेम मानिकको संगीतमा राममान त्रिषितको शब्दमा नारायण गोपालले पहिलो पटक रेड नेपालको माइक्रोफोनमा गीत गाएर भोइस टेस्ट दिएका थिए राममान त्रिषित नारायण गोपाल प्रेमदोज प्रधान मानिक रत्न वटु प्युखा मिखा बहाल वरपर यिनको घर थियो यसै कारण यिनीहरूको सांगीतिक बैठक पनि त्यही हुने गर्थ्यो रामान त्रिसितलाई रेडियोमा गीतकारका रूपमा स्थापित गर्ने संगीतकार थिए शिवशंकर शिवशंकरका आफ्नै गीतकार थिए माधव प्रसाद खनाल भावुक उनी काम विशेषले बाहिर पूर्वाञ्चलमा गएपछि रामान त्रिसित गीतकारका रूपमा प्रवेश भए र शिवशंकरकै संगीतमा त्रिष्टका धेरै गीतहरू रेकर्ड भए विशेष गरेर तारादेवीको स्वरमा दिलमा हजुर आएर मात्रै मलाई थाहा भयो जस्ता गीतहरू र त्यसै गरिकन ज्ञान राणाको स्वरमा त्रिष्टका गीतहरू रेकर्ड भएका छन् राममान त्रिष्टको गीतलाई फतेमान मानिक रत्न प्रेमदोज प्रधानले पनि गाएका छन् तर आज हामी राममान त्रिषितको सम्झनामा त्रिषितको डायरीबाट नारायण गोपालले यो गीत कसैलाई दिने होइन भनेर पाना समेत च्यातेर लिएको गीत थियो मैले पुण्य मन पराए या पाप मन पराएँ गोपालिनको संगीतमा प्रस्तुत छ मैले पराए या पाप मन पराए जे हो समान छ सक्छ नसो हिसाब किताबमा सच्याउनु पनि छ यो हिसाब स्वर सम्राट नारायण गोपाल ठमेलको नरसिंह चोकमा डेरा गरी बस्दा तयार पारिएको यो गीत डाक्टर राममान त्रिसितले आफ्नो डायरी देखाउने बित्तिकै नारायण गोपालले मन परेर लिएका थिए यो एउटा यस्तो निशानी थियो नारायण गोपाल र राममान त्रिसितको बीचमा यस गीतका बारेमा कवि नाटककार समालोचक चिन्तक बासी भन्नुहुन्थ्यो यो कस्तो गीत लेखे डाक्टर राममान त्रिसितले मारवाडीको हिसाब किताब जस्तो तिमीसँग लिनु पनि छ तिमीलाई दिनु पनि छ हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ त्रिषित यही कुरामा मख पर्थे कि यो गीतलाई बासशीले आफ्नै किसिमले मूल्याङ्कन गरे भनेर यस्तै शब्द धेरै पछि नारायण गोपालकै स्वरमा दिव्य खालिङको शब्दमा गुन्जियो मायाको आधारमा सम्झौता नै हुनुपर्छ भन्नेमा त्यसमा पनि लिनु दिनुकै कुरा लेनदेनकै कुरा थियो नारायण गोपालका धेरै गीतहरूमा लेनदेनका कुरा छन् तर नेपाली संगीतमा नारायण गोपालको अमूल्य देन छ यसलाई बिर्सन सकिँदैन मलाई लाग्छ हामी जसको चर्चा गर्दैछौ आज ती सबै श्रद्धेय साधकहरूका परिवारप्रति हामी आभारी छौं उहाँहरूको सहयोगले हामीले उहाँका अप्राप्य गीतहरू पाएका छौं ती सबैप्रति स्नेहपूर्वक सम्मान व्यक्त गर्दै आगामी आइतबारको हाम्रो कार्यक्रम अर्ण विशेष हुनेछ यहाँलाई अर्ण बारेमा रहेका भएका जानकारीहरू हामीलाई सम्प्रेषण गर्न सक्नुहुनेछ कार्यक्रमको अन्त्यमा फेरि एकपटक अर्ण लामाको चर्चा उन्नाइस सय पैंतालिस सेप्टेम्बर नौमा जन्मिएकी अर्ण लामाको पहिलो गीत रेकर्डिङ उन्नाइस सय एकसाठी जनवरीमा भयो अम्बर गुरूङको संगीतमा भूपी शेषनको शब्दमा र उनको पहिलो गीत अम्बर गुरूङसँग युगल थियो बाध मायाले बाँधन गीत र यस गीतका बारेमा चर्चा भएको पाइँदैन भने पछि आर्ट एकाडेमीमा अम्बर गुरूङको शिष्यका रूपमा उन्नाइस सय अन्ठाउन्नदेखि आबद्ध भएकी अर्ण लामाको उन्नाइस सय चौसाठीको मे चार तारिक शरण प्रधानसँग विवाह भयो र विवाहपछि यी दुईका धेरै कृतिहरू जन्मिए त्यसमध्ये महत्वपूर्ण रूपमा नेपाली गौरव गर्छ आफ्नै पनमा घमण्ड त होइन है मान्छे सबै एउटै रगतको र त्यसै गरिकन रेकर्डेड र ऐतिहासिक मानेको गीत यहाँ फूल नखिलेछ बहार आउन नै भूलेछ शरण प्रधान रंजित गजमेर अर्णलामा जितेन्द्र बरदेवा मिलेर बनाएको एउटा समूह थियो संगम समूह र संगमबाट बनेका धेरै गीतहरूमध्ये आज अन्तिम गीत शरण प्रधानको रचना शरण रंजितको शब्दमा अणा लामाको स्वरमा राख्दै हामी विदा हुन्छौ सशिन्द्र र म आगामी आइतबार भेट्ने नै छौ तिनीहरूलाई विदा दिनुहोस् अझै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज